आजसम्म मानिसलाई खुसी बनाउन सकेको छैन महलले मानिसहरूको चाहनालाई छोप्न सकेको छैन वास्तवमा मान्छे सन्तुष्ट हुन जानेकै छैन त्यसैले पैसा र महलहरूभन्दा पर म त्यो आनन्द महसुस गर्छु हो मलाई जीवन धान्न पैसाको पनि आवश्यकता पर्छ त्यसैले पैसालाई म आवश्यकता पुरा गर्ने हिसाबमा लिन्छु अनि आनन्दलाई म सृष्टिको मनोरम दृश्यमा देख्छु परिवारसँगै बसेर मकै भटमास खाएर बस्दा त्यो आनन्द महसुस गर्छु म नाम कमाउन चाहन्छु तर पदीय हैसियतको नाम होइन बर म असल व्यक्तिको छवि निर्माण गरेर नाम कमाउन चाहन्छु असल मान्छेको नाम म अघि बढ्न चाहन्छु तर संसारलाई जितेर होइन बरु आफैलाई जितेर म जिन्दगीमा केही गर्न र केही बन्न चाहन्छु जुन मेरो क्षमताको सीमारेखाभित्रको होस् आफ्नो क्षमताको परिधिभन्दा टाढा गएर आनन्दलाई दुःखमा बदल्न चाहन्न मनमा यस्ता आवाजहरू जन्मन्छन्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 सवा नौ बजीदेखि सुन्न सक्नुहुन्छ साथै तपाईँले युट्युब भर्जनमा मेरो व्यक्तिगत युट्युब च्यानल छ चन्द्र घलान त्यहाँ पनि तपाईँले यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ डाउनलोड पनि गर्न सक्नुहुन्छ Savi Saugat dot blogspot dot com मेरो ब्लग छ त्यसबाट तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म विशेष गरी प्रेमी जोडीहरूको लागि तयार पारिएको हो माया गर्ने हरेक व्यक्तिहरूलाई लक्षित गरिएको कार्यक्रम हो तपाईँ पनि आफ्नो साथी आफन्त परिवार अनि आफ्नो जीवनसाथीलाई केही सन्देश दिन चाहनुहुन्छ अथवा तपाईँको मनमा घुम्सिएर रहेका सुखका वा दुःखका भावनाहरू छन् अथवा तपाईँ शृङ्गारिक गजल मुक्तक साहिरी र कविता लेख्नुहुन्छ भने कार्यक्रम मुटुदेखि मुटुसम्ममा पठाउन सक्नुहुन्छ त्यसको लागि भने तपाईँले फेसबुकमा सवि सौगात भनेर सर्च गर्न सक्नुहुन्छ सवि सौगात सर्च गर्नुभयो भने हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजमा हामीले पोस्ट गरेका छौँ मुटुदेखि मुटुसम्मको त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा हामीलाई सिधै पेजमा म्यासेज पनि गर्न सक्नुहुन्छ त्यस्तै तपाईँले रेडियो अनमलको फेसबुक पोस्टमा पनि हामीलाई सन्देशहरू छोड्न सक्नुहुन्छ सन्देशहरू छोड्नका लागि हामीले मङ्गलबार साँझ कार्यक्रम सुरु हुनुभन्दा अगाडि राति ठ्याक्कै पोस्ट गर्ने गर्छौँ तपाईँ त्यो पोस्टमा कमेन्ट गर्दै गर्नुहोस् आज पनि मसँग तपाईँका कमेन्टहरू छन् र विभिन्न अन्य भावनाहरू पनि छन् ती भावना र कमेन्ट राख्नु पूर्व सुनौ यो सुमधुर साङ्गीतिक आवाज चाहते हो या जा चाहते हो हमसे बताओ के क्या चाहते हो दिल चाहते हो या जा चाहते हो हमसे बताओ के क्या चाहते हो खुद के ही अंदर मर जाएंगे गम न कभी बाहर लाएंगे हंसते हंसते कर देंगे ये भी होना अगर तुम जुदा चाहते हो हंसते हंसते कर देंगे ये भी जुदा चाहते हो दिल चाहते हो या जा चाहते हो हमसे बताओ के क्या चाहते हो खुशियाँ तुम्हारी हमारी वफा है किस्मत अपनी पढ़ ली है हमने तुम्हारे सिवा ना कुछ भी लिखा है मुजरिम भी हम बन जाएंगे देना अगर तुम सजा चाहते हो हंसते हंसते कर देंगे ये भी होना अगर तुम जुदा चाहते हो चाहते हो यो सुन्दर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हार्ज मकवानपुर हेटौँडाबाट हाम्रो पात्रो मोबाइल एपबाट पनि तपाईँ हामीलाई सुनिरहनु भएको छ र कार्यक्रम मुटुदेखि मुटुसम्म हरेक मङ्गलबार राति सवा नौ बजीदेखि तपाईँले सुन्दै आइरहनु भएको छ र अब भने म कार्यक्रममा तपाईँका सन्देशहरू राख्दैछु अब पहिलो कमेन्ट गर्नुभएको छ एफास सिङदोङजीले उहाँ लेख्नुहुन्छ हेलो दर्शन सबैमा भन्नुभएको छ एफास सिङदोङजीलाई यो कमेन्टको लागि धेरै धन्यवाद छ माफ गर्नुहोस् मैले नाम अलिक गलत उच्चारण गरेको भए माफ गर्नुहोस् अर्कोचोटि मिलाएर पढ्ने प्रयास गर्नेछु एफास सिङदोङ लेख्नु भएको छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ पूजा योङहाङजी उहाँ लेख्नुहुन्छ हेलो इलामेली छड्के सलाम सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङ्सेबुङ गाउँपालिका दुई इलाम हाल झापाबाट रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरू अमित इसारन चौधरी साजन योङहाङ लिम्बू वेदराज विष्ट कान्छा त्यसै गरी रामलाल सुमन सुमन गुरुङ विनोद लजालु पूर्वेले आकाश राई कुर्बान हवारी बुद्धवीर तामाङ जगत कोही राई विनोद लिम्बू दिप दिपशाली तेजिका राई मिसिङ रेवत निश्चल ढकाल लगायतको थुप्रै साथीहरूको नाम लेख्नु भएको छ पूजाजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ दिल परदेशी हो गया <laughs> दिल परदेशी हो गया उहाँको युजर नेम त्यस्तो रहेछ वास्तविक नाम पनि लेख्नु भएको छ कि हेरौँ लेख्नुभएको छ हेलो गुड नाइट हजुर रात्रिकालीन दर्शन नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको सदस्य हाल सात समुद्र पारेको देश मलेसियाको पेनाङबाट रात्रिकालीन गुड नाइट सन्देश राख्नुपर्दा साथीहरू अप्सरा दाहाल भट्टराई विजय पौडेल सर जमिनदार बाको इमान्दार छोरो पूजा योङहाङ इस्मा इस्माइल खुसी सुब्बा त्यसै गरी कुर्बान हवारी सर घायल अभिमान सुनवार मिडिया प्रेमी नतासा लिम्बू अमित इसारण चौधरी लगायत सबै सबैमा रात्रिकालीन सम्झना अनि मिठो माया ल धन्यवाद नमस्कार शुभरात्रि भन्नुभएको छ धेरै धन्यवाद छ दिल परदेशी हो गया उहाँको युजर नेम वास्तविक नाम चाहिँ लेख्नुभएको छैन रहेछ यहाँले पनि मलेसियाको पेनाङबाट हामीलाई सुन्नुभएकोमा धेरै धन्यवाद छ अनि विदेशमा बसेर पनि यसरी माया गरिरहनु भएको छ सदैव तपाईँको यस्तै मायाको हामी अपेक्षा गरिरहन्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अनिता घायल राईजीले गुड नाइट मुक्तान विक्रम भन्नुभएको छ धेरै धन्यवाद छ अनिताजी अनि अनिताजीको कमेन्टमा विक्रमजीले पनि रिप्लाई गर्नुभएको छ अहिले नै भन्नुभएको छ सायद उहाँले अलि दिउँसोको समयमा कमेन्ट गर्नुभएको थियो कि त्यसैले गुड नाइट भन्दा अहिले नै भनेर भन्नुभएको रहेछ धेरै धन्यवाद छ तपाईँहरूको यो कमेन्टको लागि सफर मेरा तू ही मेरी मंजिल ये रूह भी मेरी ये जिस्म भी मेरा उतना मेरा नहीं जितना हुआ तेरा तूने दिया है जो वो तर्ज ही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 हो अथवा यस्तै छ भनेर सोच्न त कहिले पनि हुँदैन किनभने हामीले दुःख पाउने वा सुख पाउने कतिपय कुराहरू चाहिँ हाम्रो हातमा पनि हुन्छ हो हामी एकैचोटि धनी बन्न सक्दैनौँ अथवा गरिबको रेखा मुनि छौँ भने सिधै त्यो गरिबीको रेखाबाट बाहिर आउन सक्दैन तर जीवनमा भोग्ने कतिपय दुःखको लागि हामी आफै जिम्मेवार हुन्छौँ यदि हामी ऋण लिँदैनौँ अथवा अरूले जस्तो प्रतिस्पर्धा गरेर अरूले जस्तो लायो त्यस्तै लाउने अरूले जस्तो जीवनशैली बनायो त्यस्तै जीवनशैली बनाउनु पर्छ अथवा अरूले घर बनायो हामीले पनि घर बनाउनु पर्छ अरूले जग्गा जोड्यो हामीले पनि जग्गा जोड्नुपर्छ यस्तो भावना राखेनौँ भने सायद हामी ऋणमा पर्दैनौँ त्यसैले ऋण लागिहाल्यो दुःख लाग्यो सबैलाई दुःख लाग्छ मलाई पनि कुनै समयमा ऋण लाग्दा त्यस्तै महसुस भएको थियो तर ऋण गर्ने कि नगर्ने कहिलेकाहीँ हाम्रो हातको कुरा पनि हुन्छ ऋण के को लागि गर्ने अथवा ऋण नगर्दाखेरि पनि हुन्छ कि कुनै कुरा कहिलेकाहीँ हाम्रो चाहनाहरूलाई कन्ट्रोलमा राख्न सक्नुपर्छ चाहना मार्नुपर्छ भन्न खोजेको त होइन तर त्यसलाई निश्चित परिधिभित्र चाहिँ हामीले बाँधेर राख्नुपर्छ यसो गऱ्यौँ भने हामीले माया गर्ने आमा बुबा माया गर्ने श्रीमान वा श्रीमती माया गर्ने परिवार समाज दाजुभाइ दिदीबहिनी छोडेर टाढा जानु पर्दैन बरु हामी खुसी मनले आनन्दित भएर जिउन सक्छौँ तर पनि तपाईँ कस्तो महसुस गर्नुहुन्छ तपाईँको भावना पनि कार्यक्रम मुटुदेखि मुटुसम्ममा पठाउनुहोस् तपाईँ माया प्रेमका बारेमा जीवनका बारेमा परिवार आफन्तको बारेमा र जीवन यात्राको बारेमा कस्तो महसुस गर्नुहुन्छ त्यो पनि हामीलाई लेखेर पठाउन सक्नुहुन्छ लेखेर पठाउनका लागि ठेगाना चाहिँ उयो हो फेसबुकमा सबै सौगात टाइप गर्नुहोस् हाम्रो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 भन्नुभएको छ मिडिया प्रेमी नतासा लिम्बूजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी टाइटल ट्रेक विजय राईजीले गुड नाइट भन्नुभएको छ यहाँलाई पनि कमेन्टको लागि धेरै धन्यवाद छ धेरै पछि तर एकदमै छोटो कमेन्ट पठाउनु भएको रहेछ धन्यवाद छ त्यसै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ छोटो कमेन्ट गर्नुहुने श्रोता सफिरा सिर्जना सुनुवारजीले गुड नाइट अल भन्नुभएको छ सफिरा सिर्जनाजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ तपाईँ पनि यस्तै कमेन्टहरू पठाउन चाहनुहुन्छ सन्देशहरू पठाउन चाहनुहुन्छ भने आजै कमेन्ट गर्न सक्नुहुन्छ तर तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई चाहिँ म आजको कार्यक्रममा स्थान दिने छैन बरु आउँदो साताको कार्यक्रममा स्थान दिनेछु त्यसैले तपाईँ कमेन्टहरू गर्दै गर्नुहोला अहिलेको लागि पनि सुनौँ एउटा फेरि सुमधुर साङ्गीतिक आवाज जगी धड़कन नहीं जाना जिंदा हूँ मैं तो अभी कुछ ऐसी लगन इस लम्हे में है ये लम्हा कहाँ था मेरा अब है सामने इसे छू लो जरा मर जा धूप में जलते हुए तन को छाया पेड़ की मिल गई रूठे बच्चे की हंसी जैसे फुसलाने से फिर खिल गई कुछ ऐसा ही अब महसूस दिल को हो रहा है बरसों के पुराने जख्म पे मरहम लगा सा है कुछ ऐसा इस लम्हे में है ये लम्हा कहाँ क्यों बंधन नया पीछे से अब मुझको बुलाए आने वाले कल की क्यों फिक्र मुझको सता जाए एक ऐसी चुभन इस लम्हे में है ये लम्हा कहा था मैं सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्ममा तपाईँ तपाईँका सन्देशहरू सुन्दै हुनुहुन्छ मेरो आवाज सुन्दै हुनुहुन्छ र मुटुदेखि मुटुसम्म आउने गर्छ रेडियो अनमोल नब्बे मेगा हार्च हेटौँडा मकवानपुरबाट हरेक मङ्गलबार राति सवा नौ बजेदेखि र अबको क्रममा भने तपाईँका कमेन्टहरू आजको लागि सके अब भने म एउटा कविता पढ्दैछु यो कविता साहित्य पोस्टबाट हामीले लिएका हौँ र कविताको शीर्षक छ बुवा यो कविता लेख्नुभएको हो कवि मोहन भट्टजीले उहाँको ठेगाना शैले शिखर चार दार्चुला हो र उहाँको कविता यस्तो छ मेरो बुबाले थकाइ लाग्यो भनेको कहिल्यै सुनेको छैन मलाई नयाँ लुगा किन्दा आफूलाई किनेको कहिल्यै देखेको छैन मेरो बुबाले थकाइ लाग्यो भनेको कहिल्यै सुनेको छैन मलाई नयाँ लुगा किन्दा आफूलाई किनेको कहिल्यै देखेको छैन मेरो स्कुल फी तिर्न साहु कहाँ गुहार्दा उहाँले जति वचन र कष्ट मैले भोगेको छैन सधैँ ढुङ्गामा बजारी रहने हात देखेँ सधैँ ढुङ्गामा बजारी रहने हात देखेँ तर देखे जस्तो मात्र गरेँ दस ठाउँमा तालो हालेको भोटो हेरेँ तर हेरेँ जस्तो मात्र गरेँ भारीको दाम्लोले उखेलिसकेका कपाल छोएँ तर छोए जस्तो मात्र गरेँ समयसँगै मेरो पनि अलिअलि पङ्ख पलाएछ समयसँगै मेरो पनि अलिअलि पङ्ख पलाएछ पैसा हुँदा साथीभाइ सम्झिएँ पैसा हुँदा प्रेमिका सम्झिएँ घरमा छँदा छिमेक सम्झेँ देश विदेश सम्झेँ तर जब गोजीको बचत सकियो बुबालाई सम्झेँ बर्खामा चुहिने घरको लागि हिउँदमै खर काटेर राखेको आज सम्झेँ बर्खामा चुहिने घरको लागि हिउँदमै खर काटेर राखेको आज सम्झेँ अर्को वर्षको स्कुल फीका लागि आज नै भौतारिएको सम्झेँ रामेको बुबाले भटभटे किन्दा मलाई काठको घोडा बनाएको आज सम्झेँ जीवनभर बजारेका ती हात बिर्सिरहे हातमा के भएको भनी सोद्धा तिमीले खाना नमिल्ने ऐसुलु फलेको भनेको आज सम्झे आज जब खाडीमा मेरा हातमा ठेला परे फेरि आज भुवालाई सम्झे आज जब खाडीमा मेरा हातमा ठेला परे फेरि आज भुवालाई सम्झे की बात अभी अभी तो रोशनी आई अभी ना करो आंसुओं में मेरी चाहते समाए तेरी धड़कनों को मेरी धड़कने सुनाए तेरी ख्वाहिशों से मेरी ख्वाहिशें रहा है तेरी करवटों से मेरी दासता बया है क्या सुकून क्या जुनून हम नवा अभी दिल की सुनी है अभी ना करो जमाने की बात अभी अभी बातें रुकी हैं अभी अभी दोहराने की बात अभी अभी आवारगी ना करो संभलने की बात आदरणीय श्रोताबेन यो गीतभन्दा अगाडि हामीले राख्यौँ एउटा मिठो कविता कविताको शीर्षक थियो बुबा साहित्य पोस्टबाट हामीले सावर गरेका थियौँ कवि मोहन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 आगे ये दुनिया है फीकी सी मेरे बिन तू ना होगी किसी की भी अब ये जाहिर सरे आम है ऐलान है जब तक जहाँ में सुबह शाम है तब तक मेरे नाम तू जब तक जहाँ तक मेरे नाम तू जब तक जहाँ में सुबह शाम है तब तक मेरे नाम तू जब तक जहाँ में मेरा नाम है तब तक मेरे आंखों पे पलकों के पर्दे तो क्या ये इतना बड़ा काम है ऐलान है जब तक जहां में सुबह शाम है तब तक मेरे नाम तू तो। जब तक जहां में मेरा नाम है तब तक मेरे नाम तू तो। जब तक जहां में तक मेरे नाम तू जब तक जहाँ में मेरा नाम है तब तक मेरे नाम